दस बजियो तपाईँले देश तथा विदेशका खबरहरू सुनिसक्नु भएको छ अब भने श्रोता बेला भएको छ कार्यक्रम मुक्तकमालाको हरेक हप्ता चाहिँ यो हप्ता पनि कार्यक्रम मुक्तकमाला लिएर हामी उपस्थित भइसकेका छौँ प्रविधि संयोजनमा रमेशजी हुनुहुन्छ कविताजी पनि हुनुहुन्छ अनि म छु नियमित कार्यक्रम सञ्चालक मदन भण्डारी तपाईँ सम्पूर्ण मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगा आर्समा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot radio vision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ प्रवासीको हाल खबर नसोधबो साथी प्रवासीको हाल खबर नसोधबो साथी गाउँको यात्रा सम्झनामा चर्किँदैछ छाती भोग्नु पर्दा पीडा दर्द प्रवासी यो बस्तीमा बितेका छन् कयौँ पल छटपट्टिमा राति बितेका छन् कयौँ पल छटपट्टिमा राति हो नि परदेशको बसाइ पक्कै सहज छँदै छैन यो मार्मिक मुक्त डिपिटी शर्माजीको कार्यक्रमको सुरुवातमा मैले सुटुक्क बोलेँ डिपिटी शर्माजीको घर बयर बन्नौ मोरङ हो हत्या हिंसा बढेका छन् हाम्रो देशमा धेरै हत्या हिंसा बढेका छन् हाम्रो देशमा धेरै शहीदका रगत गए त्यसै त्यसै खेरै देश बचाउन लागि पर्दा शत्रु सामु डटी देशका खातिर दिनै परे बलि दिन्छु मेरै देशका खातिर दिनै परे बलि दिन्छु मेरै मैले अर्को एउटा देशप्रेमले भरिएको रसिलो मुक्तक वाचन गरेँ यो मुक्तक पनि डिपिटी शर्माजीको नै हो डिपिटी शर्माजीका यिनै दुई चुस्किला मुक्त आजको कार्यक्रम मुक्तकमालामा मुक्तकको सिलसिला सुरु गर्न चाहन्छु श्रोता आजको बसाइमा मसँग तपाईँहरूले नै Muktakmala at the rate Gmail dot com तथा मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा पठाउनुभएका धेरैभन्दा धेरै मुक्त खराबहरू रहेका छन् कार्यक्रममा म मुक्तक आलो फालो राख्दै जानेछु कार्यक्रम सुन्दै गर्नुहोस् ल व्यवहार जस्तो हुन्न थियो कुरा फरक यही थियो व्यवहार जस्तो हुन्न थियो कुरा फरक यही थियो केही हुन्थे पुरा केही अपुरा फरक यही थियो यसैले गर्दा हाम्रो प्रेम सफल हुन नसकेको होला थियो मसँग गुलाब उसँग छुरा फरक यही थियो थियो मसँग गुलाबोसँग छुरा फरक यही थियो ओहो मैले अर्को मनै चसक्क पार्ने मुक्तक बोलेँ यो मुक्तक समीर कार्कीजीको कार्यक्रम मुक्तक मालामा आउँदै गर्नुहुन्छ उहाँ झापा कोरोबारी एक उहाँको घर हो हाल दक्षिण कोरियामा हुनुहुन्छ समीर कार्कीजीका यिनै मुक्त अरबसँगै अर्को मुक्तक लिन्छु म अर्जुन थापाजीको यहाँ भेटिएका सबै असल साथी हुँदैनन् यहाँ भेटिएका सबै असल साथी हुँदैनन् आफन्त नै भए पनि सबै जाति हुँदैनन् भन्न त तिमीलाई ज्यान दिन्छु भन्छन् उनीहरू नै स्वार्थभन्दा माथि हुँदैनन् उनीहरू नै स्वार्थभन्दा माथि हुँदैनन् अर्जुन थापाजीले मुक्तक त पठाउनु भयो मिठो पठाउनु भयो तर कहाँबाट पठाउनु भयो कुन्नी आफ्नो सम्पर्क ठेगाना लेख्दै लेख्नु भएनछ अर्को पाला पक्कै अटाउनुहोला मसँग अर्को मुक्तक रहेको छ रत्न राजपुन मगर्जीको समाजले चाहिँ हावा खालका बकवास पठाउँदैछन् समाजले चाहिँ हावा खालका बकवास पठाउँदैछन् साथीहरू चाहिँ हौसलाका क्यानभास पठाउँदैछन् हिजो कान्छियामा भित्री आएर मेरा बाबाले चाहिँ मलाई भोलि बिहानैदेखि वनवास पठाउँदैछन् मलाई भोलि बिहानैदेखि वनवास पठाउँदैछन् यो मुक्तक रत्नराज पुन मगर्जीको झाप्रा पाँच खलाटा कुरा जाजरको उहाँको घर हो हाल कलालामपुर मलेसियामा हुनुहुन्छ रत्नराज पुनमघर्सी पनि कार्यक्रम मुक्तक मालामा आउँदै गर्नुहुन्छ अर्को मुक्तक छ मसँग डम्बर खड्काजीको बा आमा छाडी कमाउनलाई धन बा आमा छाडी कमाउनलाई धन बाप भयो नि छुट्ता यो मन म विदेश भए पनि सपनीमा घरमा कसरी कहाँ गई मेटौँ खै एक्लो फन कसरी कहाँ गई मेटौँ खै एक्लोपन डम्बर खड्काजी उहाँ पनि परदेशमा हुनुहुन्छ परदेशको बसाइलाई टपक्क टिपेर उहाँले मुक्तकमा उतार्नुभयो मोरङ उहाँको घर हो अहिले बहराइनमा हुनुहुन्छ अब भने श्रोता कार्यक्रममा पहिलो साङ्गीतिक कोशीले सुन्नुहोला अर्पणा लामाजीको मुक्त अहिले मसँग रहेको छ नुवाकोट उहाँको घर हो हाल काठमाडौँमा हुनुहुन्छ अर्पणा लामाजीका मुक्त पहिलो साङ्गीतिक कोसेली तपाईँलाई धेरै दिनपछि बल्ल आज हाँस्न पाएको छु धेरै दिनपछि बल्ल आज हाँस्न पाएको छु दुई मुटु एक धड्कन बनाई बाँच्न पाएको छु पल पल हरेक पल विडम्बनाले तर्साउँदा आज चोखो माया पिरती गाँच्न पाएको छु आज चोखो माया पिरती गाँच्न पाएको छु अर्पणा लामाजीका मुक्तकरफसँगै यो मिठो गीत श्रोता तपाईँले कार्यक्रम मुक्तक मालामा सुन्नुभयो रेडियो बिजन नब्बे दशमलव छ मेगा हर्समा कार्यक्रम मुक्तक माला तपाईँ सुनिरहनु भएको छ आजको बसाइमा म तपाईँहरूले नै Muktak Mala at the rate Gmail dot com तथा मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पठाउनुभएका मुक्त खरफहरू आलो पालो जोडिरहेको छु रोपनी त हुनै पाइन आना भए म रोपनी त हुनै पाइनँ आना भए म मोरीबाट पाथी हुँदै माना भए म नियतिले यति धेरै प्रहार गर्यो आज गनी सात्य छैन कति चाना भए म गनी सात्य छैन कति चाना भए म नियतिले यति धेरै प्रहार गर्यो आज गनी सात्य छैन कति चाना भएँ म यो कच्चपको मुक्तक युवराज गौतम अन्तर्मुखीजीको दादिङ कल्लेरी आठ उहाँको घर हो हाल कतारमा हुनुहुन्छ युवराज गौतम अन्तर्मुखीजीका यिनै मुक्त अरबसँगै अर्को मुक्तक लिन्छु प्रचुर अभावजीको डोको नाम्लो चुलेसी कर्दैमा गयो डोको नाम्लो चुलेसी कर्दैमा गयो कसैको जीवन बामी सर्दैमा गयो बाँच्ने शैली फरक हुन्छ र त कत्तिको जाँड रक्सी पान खैनी जर्दैमा गयो जाँड रक्सी पान खैनी जर्दैमा गयो पक्कै पनि है यो मुक्तक प्रचुर बाबसीको बुधबारे झापा उहाँको घर हो अर्को मुक्तक म लिँदैछु कार्यक्रममा सन्तोष भट्टराईजीको तिम्रो घातले ज्वाला निस्कन्छ मेरो मुटुभित्र तिम्रो घातले ज्वाला निस्कन्छ मेरो मुटुभित्र तर पनि देख्छु यो निर्दोष मनमा तिम्रो चित्र गयो यो मुटु बीच दारिलो छुरा प्रहार गरेर मायामा स्वार्थ खोज्ने थाहा भो रहेछ तिम्रो चरित्र मायामा स्वार्थ खोज्ने थाहा भो रहेछ तिम्रो चरित्र सन्तोष भट्टराईजीको यो मुक्तक अर्घ खाँची हंसपुर आठ उहाँको घर हो अहिले मलेसियामा हुनुहुन्छ सम्भवत पहिलोपटक पटक सन्तोष भट्टराईजी हाम्रो कार्यक्रममा गाँसिनुभयो अर्को मुक्तक म लिन्छु अरुणा श्रेष्ठजीको हजारौँ गुण अस्थायी उदाउँछ एकै गल्ती पनि हजारौँ गुण अस्थायी उदाउँछ एकै गल्ती पनि सदियौँको यो हराई जान नै सकिन चल्ती पनि मानव हौ हामी पाषाण नबनौ कहिल्यै अरूलाई नै वास्ता राख्ने बनाउँ खल्ती पनि अरूलाई नै वास्ता राख्ने बनाउँ खल्ती पनि हो नि अरूलाई पनि वास्ता राख्नु पर्यो नि हामीले होइन यो मुक्तक अरुणा श्रेष्ठजीको भीमनगर झापा भनेर लेख्नुभएको छ आफ्नो ठेगाना म पनि झापाकै हो रेडियो पनि झापामै छ भीमनगर कता हो अरुणाजी मैले त थाहा नै पाइनँ पहिलोपटक सुनेको ठाउँ हो यो अर्को पाला आफ्नो पुरा ठेगाना लेख्नुहोस् न है अर्को मुक्तक म कार्यक्रममा जोड्छु श्रोता मसँग मुक्तक रहेको छ प्रेम नारायण पाण्डेजीको हिम्मत गर्नुपर्छ हजुर सहजदेखि जटिलसम्म हिम्मत गर्नुपर्छ हजुर सहजदेखि जटिलसम्म टिलपिल टिलपिल हुन्छ नासु परेलीका डिलसम्म बस्ने अनुमति त कसले दिन्छ र हजुरलाई त्यसै पहिल्याउनुहोस् जाने बाटो नजरदेखि दिलसम्म पहिल्याउनुहोस् जाने बाटो नजरदेखि दिलसम्म त्यही त यी त्यसै मुटुमा बस्ने अनुमति त कसले दिन्छ जानु पर्यो नि नसरदेखि दिलसम्म मुटुसम्म यो मुक्तक प्रेमनारायण पाण्डेजीको पूर्वी पाल्पा रामपुर नगरपालिका विजयपुर उहाँको घर हो हाल युए अबुधाबीमा हुनुहुन्छ अब भने श्रोता कार्यक्रममा हामी अर्को एउटा साङ्गीतिक कोसेली सुन्नुहोला मसँग मुक्तक बसन्त हरियाली भनेर नाम लेख्नु भएको छ कमल बजार नगरपालिका तिन आछा उहाँको घर हो बसन्त हरियालीजीको मुक्तक रहेको छ बसन्त हरियालीजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई मनले कस्तो प्रेमको पाठ पढेको छ दिनको दिन मनले कस्तो प्रेमको पाठ पढेको छ दिनको दिन मात्र तिम्रो याद मुटुमा गढेको छ दिनको दिन भए पनि जति टाढा भौगोलिक दूरीले हामी मेरै माया तिमीप्रति बढेको छ दिनको दिन मेरो माया तिमीप्रति बढेको छ दिनको दिन जति टाढा त्यति माया लाग्दो रहेछ त्यति माया लाग्दो रहेछ सम्झनाले छाती पोल्दै आँसु झर्दो रहेछ सम्झनाले छाती पोल्दै आँसु झर्दो रहेछ बेरेना देख्दा बिर्सिएछ देख्नलाई राम्रो भाग्य लेख्दा बिर्सिएछ लेख्नलाई राम्रो जति टाढा भयो त्यति माया लाग्दो रहेछ सम्झनाले छाती पोल्दै आँसु झर वसन्त हरियालीजीका मुक्तकरफसँगै यो गीत मैले श्रोता कार्यक्रम मुक्तक मालामा तपाईँहरू समक्ष राखेँ कार्यक्रम मुक्तक माला तपाईँ नियमित सुन्नुहुन्छ अनि सुन्ने चाह मनभरि हुँदाहुँदै पनि छुट्यो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blogosphere dot com Prakash हरियालजीको blog Chuku Prakash dot spot dot com त्यस्तै रेडियो भिजनको website W W W dot radio television dot com dot NP log on गरेर अडियो सङ्ग्रहभित्र प्रवेश गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ सुके होला पाखाबारी पानीको मूल खनिदिनु सुके होला पाखाबारी पानीको मूल खनिदिनु सोधे खबर परदेशीको नसानेसै बनिदिनु सारङ्गीको धुनमार हुँदै बिरहीको गीत गाउने गाइने दाईलाई भेटे मेरो सम्सना छ भनिदिनु गाइने दाईलाई भेटे मेरो सम्सना छ भनिदिनु अर्को मनै लुट्ने मुक्ताक मैले तपाईँहरू समक्ष राखेँ यो मुक्ताक विष्णु कार्कीजीको झापा उहाँको घर हो अहिले मलेसियामा हुनुहुन्छ विष्णु कार्कीजी कार्यक्रम मुक्तक मालामा आउँदै गर्नुहुन्छ त्यसै गरेर मलेसियाबाट नै शिवराज सुवेदीजीले पनि हामीलाई सम्झँदै गर्नुहुन्छ अबको क्रममा शिवराज सुवेदीजीको मुक्तक तपाईँहरू समक्ष बगैँचाको फुल जस्तै यो चोपानी फुलेको छ बगैँचाको फुल जस्तै यो चोपानी फुलेको छ भमरा चाहिँ मन भने अन्त कतै डुलेको छ योग्य भए जिन्दगीको आवेदन फर्म भर्नुहोला दिलमा एउटा पिरतीको दरबन्दी खुलेको छ दिलमा एउटा पिरतीको दरबन्दी खुलेको छ खुल्लम खुल्ला उहाँले त पिरतीको दरबन्दी खुलेको जानकारी गराउनुभयो शिवराज सुवेदी शान्तिनगर एक सुनेली बस्ती झापाको ठिटो अहिले मलेसियामा हुनुहुन्छ मुक्त रसिलो पठाउनुहुन्छ मिठो पठाउनुहुन्छ अर्को मुक्तक मलाई पुनः मलेसियाबाट नै प्राप्त भएको छ नरेन्द्र दाइजीले मुक्तक पठाउनु भएको छ मर्ने चेष्टा गर्दैछन् कोही हात उठाएर मर्ने चेष्टा गर्दैछन् कोही हात उठाएर सकियो चाहिँ ठान्दैछन् बिच गैँटो फुटाएर देशका लागि मर्नेहरू समाचारमा आउँदैनन् कुकुर मर्दा तात्छ बजार रहस्यमय बनाएर कुकुर मर्दा तात्छ बजार रहस्यमय बनाएर वाह दामी मुक्तक नरेन्द्र दाइजीको मुक्तक मैले तपाईँहरू समक्ष राखेँ अहिले मलेसियामा हुनुहुन्छ इलामुङाको घर हो अर्को मुक्तक म कार्यक्रममा जोड्दैछु सुदप श्रेष्ठजीको भो अब मर्ने र मार्ने कुरा नगर भो अब मर्ने र मार्ने कुरा नगर नजरबाट तल छार्ने कुरा नगर तिमी मेरो प्यारमा परेछौ सानो होइन होइन भन्दै टार्ने कुरा नगर होइन छैन भन्दै टार्ने कुरा नगर अह सुदव श्रेष्ठजीको अर्को एउटा मुक्तक मैले राखेँ पालुङ मकवानपुर उहाँको घर हो हाल क्यालिफोर्नियामा हुनुहुन्छ उहाँ पनि कार्यक्रममा आउँदै गर्नुहुन्छ अर्को मुक्तक म लिँदैछु राजु छेत्री एक्लो मान्छेजीको जिन्दगीमा कसैलाई घात नहोस् भन्छु म जिन्दगीमा कसैलाई घात नहोस् भन्छु म कसैसँग नमिठो बात नहोस् भन्छु म बोला या नबोला जिन्दगी हो यो चलिरहन्छ मित्रतामा साथ होस् लात नहोस् भन्छु म जिन्दगीमा कसैलाई घात नहोस् भन्छु म यो मुक्तक राजु छेत्री एक्लो मान्छेजीको सम्भवतः पहिलोपटक उहाँ कार्यक्रममा जोडिनुभयो मङ्गलपुर पाँ चितवन उहाँको घर हो अहिले उहाँ पनि मलेसियामा नै हुनुहुँदो रहेछ अर्को मुक्तक म कार्यक्रममा लिँदैछु मसँग मुक्तक रहेको छ प्रदीप पोखरेलजीको तिम्रो त सम्बन्ध अन्तै खारिएर गयो तिम्रो त सम्बन्ध अन्तै खारिएर गयो एक्लो भएँ मेरो सम्बन्ध बिगारिएर गयो कति ठुलो सपना थियो तिम्रो सिउँदो रङ्गाउने तिमीले छोड्यौ सपना सबै टारिएर गयो तिमीले छोड्यौ सपना सबै टारिएर गयो प्रदीप पोखरेलजीको यो मुक्तक नीलकण्ठ साथ तारु खर्ख धादिङ उहाँको घर हो अब भने श्रोता कार्यक्रममा म अर्को एउटा साङ्गीतिकको सेली जोड्न चाहन्छु मसँग मुक्तक मिलन मायालुजीको रहेको छ लम्की कैलाली उहाँको घर हो हाल गुजरातमा हुनुहुन्छ मिलन मायालुजीको मुक्तक निकै मार्मिक छ गीत पनि निकै मार्मिक छ अबको क्रममा मिलनजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई प्रदेशबाट कुनै दिन बाकसमा म आएँ भने प्रदेशबाट कुनै दिन बाकसमा म आएँ भने मेरी प्यारी कति रोलिन् बाकसमा म आएँ भने बुढा छन् बा परदेशी भूमिमा छु घरको एक्लो छोरो कसले तिर्छ साउको ऋण बाकसमा म आएँ भने कसले तिर्छ साउको ऋण बाकसमा म आएँ भने मुक्तकहरूसँगै यो गीत मैले तपाईँहरू समक्ष राखेँ कार्यक्रम मुक्तक माला श्रोता तपाईँ सुनिरहनु भएको छ कार्यक्रममा म तपाईँकै मुक्तकरबहरू आलो पालो लिइरहेको छु शोभा दिने सुन चाँदी अनि हिरा बनायो शोभा दिने सुन चाँदी अनि हिरा बनायो अति आवश्यक नुन तेल र जिरा बनायो तापनि म धन्यवाद त उसैलाई दिन्छु यार जसले पीडा भुल्ने ओखति मधिरा बनायो जसले पीडा भुल्ने ओखती मधिरा बनायो मैले अर्को मुक्तक राखेँ श्रोता यो मुक्तक वीर पृथक थापाजीको वीरजी बरु पीडाले नै छाती पाकोस् मदिराले पाक्नुभन्दा बडो मिठो मुक्तक वीर पृथक थापाजीको चितन उहाँको घर हो अहिले मलेसियामा हुनुहुन्छ आज मलेसियाबाट धेरै साथीहरूले सम्झिनु भएको छ अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक रहेको छ मान बहादुर बागजीको एउटै मुटु जताततै साट्न जाने बधाई छ एउटै मुटु जताततै साट्न जानेऊ बधाई छ सबैभन्दा ठुलो कुरा जाने जाने बधाई छ साँचो माया गर्छु भने आश देखाएर त्यो मन मुटु अन्तै साट्न जानेऊ बधाई छ त्यो मन मुटु अन्तै साट्न जाने बधाई छ मानबहादुर बागजीको यो मुक्तक बजाङमाको घर हो हाल भारतमा हुनुहुन्छ अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक रहेको छ सञ्जय घिम्रेजीको दुनियाँ यो विज्ञानले क्या अचब बनायो दुनियाँ यो विज्ञानले क्या अचब बनायो rocket robot test tube baby गच्छ बनायो चीज एक दाम अनेक जे खोज्यो त्यही मिल्ने सानो एउटा मोबाइल नै सब बनायो सानो एउटा मोबाइल नै सब बनायो सञ्जय घिम्रेजी मैदान चार अर्घ खाँचीका मुक्तकमन हाल दक्षिण कोरियाबाट हामीलाई यसरी सम्झनुभयो अर्को मुक्तक म लिन्छु श्रोता मसँग मुक्तक रहेको छ भुवन चौलागाईजीको अचार गुण बिर्साउने खोड दिएकी छौ हजार गुण बिर्साउने खोड दिएकी छौ मायाको बदलामा मलाई चोट दिएकी छौ तिमीले दिएको चिनो चोट बोल्न मर्नै पर्छ अमृत भनी मार्न बिस्को बोड दिएकी छौ अमृत भनी मार्न बिस्को बोड दिएकी छौ कतिसम्म स्टोरी हुन सक्यो होला है भुवन चौलागाईजीको यो मुक्तक आफ्नो सम्पर्क ठेगाना उहाँले राख्दै राख्नु भएन छ अर्को मुक्तक म लिन्छु श्रोता मसँग मुक्तक रहेको छ प्रवासी काजीजीको जबदेखि मनका मान्छे बिराना भएका छन् जबदेखि मनका मान्छे बिराना भएका छन् मेरा सबै सोच र विचार साना भएका छन् पुरै जिन्दगी लेखिएका यी डायरीहरू पनि किन आज सेता कागजका पाना भएका छन् किन आज सेता कागजका पाहना भएका छन् अर्को एउटा खदिलो मुक्तक प्रवासी काजीजीको उहाँले नेपालको ठेगाना आफ्नो राख्नुभएको छैन हाल भने बलासिनोरमा हुनुहुँदो रहेछ अब भने श्रोता हामी अर्को एउटा गीत सुन्नेछौँ मसँग मुक्तक बिन्दा लामा तृष्णाजीको रहेको छ तिनकन्या छ सिन्धुली उहाँको घर हो हाल टर्कीमा हुनुहुन्छ अबको क्रममा बिन्दा लामा तृष्णाजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँहरू समक्ष सम्झिएर रोएँ कहिले कल्पिएर रोएँ सम्झिएर रोएँ कहिले कल्पिएर रोएँ पिरको नदी आँखामा छल्किएर रोएँ बाँचिरहे अतीतलाई भुल्ने बहानामा घरिघरि त्यही अतीत बल्छिएर रोएँ घरिघरि त्यही अतीत बल्छिएर रोएँ कृष्णजीका मुक्त परबसँगै यो मिठो गीत श्रोता मैले कार्यक्रम मुक्तक मालामा तपाईँहरू समक्ष राखेँ आजलाई भने कार्यक्रम मुक्तक मालाको निर्धारित समय सकिन सकिन लागेको सङ्केत प्रविधि संवेषणबाट प्राविधिक मित्रहरू गर्दै हुनुहुन्छ अझै पनि तपाईँहरूले पठाउनुभएका धेरैभन्दा धेरै मुक्तक मसँगै छन् अर्को पाला जोड्छु नि है धेरै साथीहरूले हाम्रो मुक्तक चाहिँ किन वाचन नगरेको होला भन्नुभएको छ तपाईँहरूको मुक्तकमासँग सुरक्षित छ नि म अर्को अर्को पाला पक्कै जोड्नेछु हालो पालो जोड्नेछु तपाईँहरू पनि कार्यक्रममा मुक्तक पठाउन चाहनुहुन्छ प्रतिक्रिया दिन चाहनुहुन्छ कार्यक्रम कस्तो लाग्यो भन्न चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस् न हाम्रो ठेगाना रहेको छ कार्यक्रम मुक्तक माला रेडियो भिजन एकानब्बे दशमलव छ mega hertz Bhadrapur road Birtamod Jhapa हाम्रो mail ID Muktak Mala at the rate Gmail dot com M U K T A K Muktak M L A Mala Muktak Mala at the rate Gmail dot com फेसबुकमा पनि छौँ हामी फेसबुकमा जानुहोस् मुक्तक माला भनेर सर्च गर्नुभयो भने हाम्रो फेसबुक आइडी फेसबुक पेज भेटाउनुहुन्छ त्यहीँ गएर गाँसिन सक्नुहुन्छ जोडिन सक्नुहुन्छ अनि तपाईँले मुक्त खराबहरू प्रतिक्रियाहरू छोड्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद प्रविधि संयोजनका निमित्त रमेश र कविताजीलाई विशेष धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्क सम्झँदै म मदन भण्डारी जाँदा जाँदै एउटा गीत तपाईँहरू समक्ष राख्न चाहन्छु मलाई एउटा नयाँ गीत प्राप्त भएको छ एचके धितालजीले मलाई यो गीत दिनुभएको हो यस गीतमा आवाज करुणा सिमखराजीको रहेको छ राम सिटौलाको सङ्गीत अनि रचना रावतजीको यस गीतको सङ्गीत संयोजन विष्णु अधिकारीजीले गर्नुभएको छ अबको क्रममा यही गीत तपाईँहरू समक्ष राख्दै बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा फरन शुभरात्रि जय मुक्ता